तीर्थजी उहाँसँगको जीवन दुई हजार कति सडसठी साल माघ बाह्र गते विवाह गर्नुभएको थियो माघी विवाह होइन त स्मरस्थलबाट त्यहाँबाट निकै ठुलो साथ पाउनुभएको थियो नियतिले यस्तो खोस्यो अहिले तपाईँबाट त्यो त अब कल्पना गरौँ कल्पना गरेर सम्झना पनि सक्ने गाह्रो अवस्था छ करिब सम्हालिन सकिरहेको अवस्था पनि छैन ती कुरा चाहिँ कसरी बिताइयो भन्ने कुरा चाहिँ अब श्रीमामाहरूलाई थाहा होला त्यसको बच्चा श्रीमाले कसरी गुमाउँदाखेरिको पीडा चाहिँ तिनीहरूलाई मात्रै ज्वलन्त अनुभूति हुन्छ कि जस्तो लाग्छ अहिले यति बेला तपाईँको चेहरामा उहाँकी छोरी शान्ता अरियाल पन्थीको चेहरा घुमिरहेको छ पक्कै पनि आँसु नआउने कुरा भएन हिजो सँगै जोडी नाति सहित आउने घरमा आज एक्लै ज्वाइँ आइपुग्नु भएको छ एकचोटि तपाईँकी सासु श्यामकलालाई फोन दिनुहोस् न है अनि पछि तपाईँसँग सविस्तार कुरा गरौँला है त हेलो श्यामकला अरियालजी बोल्नु भयो होइन आज हामी तपाईँकी छोरीको र ज्वाइँको जुन एउटा वियोगको कथा प्रस्तुत गर्न गइरहेका छौँ यहाँले छोरी शान्तलाई गुमाउनु भएको छ बाइस महिनाको नाति स्तनपान गराइरहेको बेलामा दुवै मृत फेला पार्नुभयो यस दुःखद घडीमा यहाँलाई धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्दै छोरीप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न सक्नुहुन्छ हजुर हजुर नाति पनि गएर अर्को बिग्रेर लगाएको कुरामा नाति थियो आमा मनको बिस महिनाको बाबुले आमा मलाई गाडी ल्याइदिनुहुन्छ अन्त एसुको कम्पाले यस्तो हन गइगल आमा कहिले भएको थियो पछिल्लो चरण छोरीसँग कुराकानी पछिल्लो दिन भएको थियो के भन्दै हुनुहुन्थ्यो अर्को दिन बिहान चाहिँ भएन यो अलाछिने भूकम्पले यसरी तपाईँ जस्ता धेरै आमाहरूका छोरी खोसेको छ धेरै आफन्त गुमाएका छन् यति बेला धैर्य गरेर बस्ने बेला हो के गर्ने अब यो दैवको खेल भनौँ श्यामकलाजी धैर्य गर्नुहोला त्यस्तो दुःखद खबर सुनेपछि तपाईँका छोरा अर्थात् उहाँका दाजु अर्जुन अरियाल आउनु भएको छ अरे घरमै होइन कृष्ण अरियालजी त अहिले बुटोलमा हुनुहुन्छ क्यारे उहाँसँग कुराकानी भएको थियो घरमै कुरा गर्नुहोस् भन्नुभयो अनि तपाईँको छोरा अर्जुनलाई फोन दिनुहोस् न अर्जुनजी अहिले बोल्न सक्ने अवस्था त छैन तैपनि बहिनीप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न सक्नुहुन्छ भनेर भनौँ भन्नै सक्दिनँ तपाईँ जापान हुनुहुन्थ्यो त्यो दुःखद घटना सुनेपछि तत्काल आइहाल्नु भयो हजुर बाह्र गते चाहिँ भूकम्प गयो म तेह्र गते साँझ साढे एघार बजेको फ्लाइटमा आएँ अनि त्यो फ्लाइट चाहिँ सक्सेस भएन त्यो फ्लाइट चाहिँ फेरि ब्याङ्ककमा उता इन्डिया हुने ब्याङ्ककमा गएर हामीलाई त्यो होल्ड गरेँ अनि अर्को दिन चाहिँ म साढे चार बजे दिउँसोमा साढे चार बजे काठमाडौँ आइपुगेँ त्यो कुरा सुनिसकेपछि सबैजना गाडी लिएर सिन्धुपाल चाहिँ ठाउँमा पुगेर बहिनीलाई निकालेर बहिनीको भनेर निकालेर म भेटाउँछु नि भनेर दौडिरहेको थिएँ त्यो एक दिन होल्ड गर्नु म त्यो दिन चाहिँ फाइभ डिस्टर्ब भयो त्यो भएपछि म भेट्न चाहिँ सकिनँ म आउने आइपुग्दा भाइ अङ्कलहरू सबैले चाहिँ उसको त्यहाँबाट निकालेर देवघाट लिएर ट्रान्सफर गरिसक्नु भएको थियो त्यो घटना घटेको त पत्याउन त पर्यो होइन त्यस्तो होइन जस्तो लाग्छ होइन बहिनी नै मलाई के भन्छ एयरपोर्टमा छोड्न गएको थियो थपिन्थे तिम्रै नाउमा देउताको बास होस् सुखैले घेरोस् बहिनी बस्ने ठाउँमा मेरी प्यारी बहिनी मेरी प्यारी बहिनी अनि तपाईँको बुवा लक्ष्मी अरियाल त्यही हुनुहुन्छ होइन उहाँलाई दिनुहोस् न है फोन हस् लक्ष्मीजी हार्दिक समावेदना प्रकट गर्दछु पुत्री शोकको घडीमा हुनुहुन्छ तपाईँले पनि समाज सेवाको क्षेत्रमा धेरैलाई फलो गर्दै आउनुभयो तपाईँकी धर्मपत्नी श्यामकला अरियालले पनि धेरैको सेवा गर्नुभयो तर आज यो भूकम्पले तपाईँकी छोरीलाई नै ताक्यो है हाम्रो क्षेत्र चाहिँ एउटा चाहिँ खेर चाहिँ डिग्री अहिले मलाई छोरीको थिइन् अधिकृतमा नाम निकालौँ पिएचडी गरौँ भनेर मैले पिएचडी गरेर छोरी मैले सहयोग गर्छु तिमीलाई दुई तिन लाख भनेको थिएँ अहिले यति छोरी हुने रहेछ त्यस्तो पल्कलको त्यति गतिले त्यति उदासीन छोरीलाई हाम्रो काखरी कारण लैदियो छोरीले लाग्यो तिम्रो भन्ने छोरीले लाग्यो उसलाई कालैको डोरीले लाग्यो उसलाई कालैको डोरी हामीले यो हाम्रो धर्मशास्त्रले जाने छोरीको बिहा काज काटकिर्ण गर्ने अधिकार हामीलाई दिँदो रहेन रहेछ त्यस कारणले हामीले छ दिनसम्म निर्जल केही नखाइकन बस्यो छ दिनका दिनबाट त्यो हिरण हाल्ने भन्छ र प्राण थाम्ने चाहिँ कोसिस गर्यो र मैले चाहिँ तेह्र दिनका दिन रु पचपन्न हजार चाहिँ सङ्कल्प गरेर अठाइको छोरीको नाममा यस्तो अनाज चाहिने टुरा टुरी बच्चाहरूलाई चाहिँ पढाउने भनेर स्कुलमा अध्यक्ष राख्ने कार्यक्रम चाहिँ सोच बनाएको थियो सर कुन स्कुलमा यो कुमारी निम्नमाथि माध्यमिक विद्यालयमा त्यहाँ दलित र चाहिँ जनजातिका मात्रै बच्चाहरूले पढ्छ मेरो छोरीले त्यहीँबाट पाँच क्लास पास गरेकी हुन् त्यस कारणले मेरो नाति मेरो छोरीको मुक्तिको लागि मैले त्यहाँ चाहिँ शान्ति अक्षय कोष भनेर स्थापना गर्दैछु भविष्यमा हाम्रो मैले अस्ति सङ्क्रान्तिमा गर्ने दान पनि त्यसैमा थप्दै गएर भविष्यमा हुन्छ त्यस भवनमा तपाईँको छोरीको नजर नाचिरहोस् भन्दै म पुनः तपाईँको ज्वाइँ तीर्थराज पन्थीसँग कुरा गर्न चाहन्छु कृपया उहाँलाई फोन दिनुहोस् तीर्थजी तपाईँ त त्यो सिन्धुपाल्चोकको दुबाचौर वडा नम्बर तिनको बाल सुधार उच्च माध्यमिक विद्यालयमा पढाउँदै हुनुहुन्थ्यो कुन दरबन्दीमा अरे माध्यम तहको शिक्षक हुनुहुन्छ कति वर्षदेखि त्यो स्कुलमा पढाउँदै हुनुहुन्थ्यो सायद अब त त्यो विद्यालयमा फर्किने मन पनि नहोला है सम्झन पनि गाह्रो हुन्छ जति बेला चाहिँ उनीहरूकै या अवस्था सुविधा नहुने कारणले त्यो मैले सोचेको पनि छैन कि सायद जस्तो मलाई लाग्दैन आफूलाई सायद म फर्किँदैन होइन तपाईँहरू त धेरै लामो समयदेखि श्रीमान श्रीमती काठमाडौँमा बस्दै आउनु भएको थियो भन्ने सुनिन्छ तर त्यो सिन्धुपाल्चोकमा गएको त धेरै भएको छैन अरे नि त हो हजुर हो हामी कहिले पनि छुट्टिएर त्यसरी बस्न हामी चाहेनौँ मेरो आफ्नो बाध्यताले भाइलाई पनि पढाइराखेको थिएँ काठमाडौँमा राखेर श्रीमतीलाई पनि ज्यादातर पछाडि मास्टर डिग्री के गरेर पढाएको हुनाले आफैले हप्ताको प्रत्येक हप्ता चाहिँ म त्यहाँबाट आउने गर्थेँ उनले मेरो जीवनमा चाहिँ आमन परिवर्तन चाहिँ फेरि बाँच्नुपर्छ भन्ने सिकाउने नै उनी भएको भएर पनि हामी तीर्थराजी तपाईँलाई मात्र परेको होइन सारा नेपालीलाई पर्यो भनौँ होइन किनभने धेरैले आफ्ना श्रीमतीहरू गुमाए कसैले श्रीमानहरू गुमाए तर तपाईँको एउटा दुःखद घटना एउटा स्थानपान गरिरहेको अवस्थामा आमा छोराको शब देख्दाखेरि धेरै मान्छेको एकदमै मन छोयो धेरै मान्छे रोए कि त्यो दृश्यले मैले त्यस गर्दा यो आफ्नै गुल्मी जिल्लाको चेलीको दृश्य रहेछ त्यो भन्ने कुरा पत्तो पाएर म तपाईँलाई यसरी सम्पर्कमा ल्याएको हुँ कृपया जस्तो जे परे पनि सहनै पर्ने होइन मानिसको बाध्यता हो धैर्य गरिदिनु होला भन्दै अन्तिममा श्रीमतीप्रति अन्तिम शब्द श्रद्धाञ्जली व्यक्त गर्नु पर्दा मेरो जीवनमा अब त्यसरी फर्केर आउला छु अब आफूले जन्मायो आफूले लिएरै गयो अब त्यो मलाई मेरो भागमा चाहिँ त्यति पनि थिएन होला सायद अब त्यसरी लिएर गयो मैले जीवनभरि नै मैले कहिले पो बोल्न सक्ने अवस्था चाहिँ मेरो सिर्जना हुँदैन एउटा बाबु हो एउटा श्रीमान भएर जाँदाखेरि जो कहिले पनि भुल्न सक्ला जस्तो लाग्दैन मेरो पिँढी सायद मैले उनलाई सम्झेरै त बाँकी पढेर चाहिँ बित्छन् जस्तो मलाई आफूले लाग्छ उनले गरेका राम्रो कुराहरूलाई सम्झेर ती कुराहरूलाई अनुसरण गर्छु आफूले चाहिँ बाँकी दिनहरू बिताउने चाहिँ मैले आफूले स्मरण गरेको छु अब जिन्दगी जिउने भाग बाँकी हो त्यति बेलै मरेको भए अत्यन्त आनन्द हुन्थ्यो होला जस्तो लाग्छ मलाई त्यही पनि उनलाई सम्झेरै उनका राम्रो कुरालाई नबिर्सिकन सम्झना गर्दै म बाँकी जिन्दगी बिताउने पहर मन लागेको थियो हुनुहुन्छ अरूले बाहिर निकाल्दा काठमाडौँमा फेरि पसेर पनि घर घर सिभिल पर्ने जस्तो लागेको थियो त्यही पनि अब पछाडिको हकको कारणले गर्दाखेरि पनि मर्न गइसकेन र धेरैचोटि हचेक पनि भयो त्यही बेलामा नपाकेको अवस्था हुन्थ्यो कि नभइदियो भइदियो पनि हुन्थ्यो सँगसँगै मर्न पाइन्थ्यो जस्तो चाहिँ अब ती मर्न सकिन्थ्यो बाँकी चाहिँ उहाँकै सम्झनामा अब उनकै सम्झना बाबु उनकै सम्झनामा बाँकी जिन्दगीहरू बित्छन् अरूले भन्दाखेरि नयाँ सृष्टि हुन्छ भन्छन् तर खै त्यो आफूले त्यति त्यतिखेर चाहिँ पगार्न खोजिरहेको छैन राम्रो कुराको अनुसरण गर्दै सम्झनामा चाहिँ बाँकी जिन्दगी बिताउँछु Maria. गरी मनमा जाऊ यस दुखद घडीमा तीर्थराजी तपाईँको यो टेलिभिजनमा हेरिएको दृश्य बाइस महिनाको छोराले आमाको स्तनपान गर्दै गरेको दृश्यले धेरैको मन छोएर हामीले लिएका हौँ त्यस्तै गरेर अर्को प्रसङ्ग कोट्याउनु पर्दा एकातिर श्रीमतीको सब ढल्दैछ अर्कोतिर जुन उनीले लगाउने चुराहरूको एउटा त्यो चुरी स्ट्यान्ड ढलेको छ एउटा सङ्केत त्यस्तो घटना तपाईँको जीवनमा घट्यो यस दुखद घडीमा तपाईँको जीवनमा धैर्य गर्ने शक्ति प्रदान होस् भन्दै आजलाई तपाईँको जीवनको गोरेटो यहीँ बिट मार्न चाहन्छु मेरो आफ्नो श्रीमतीको लागि कुराहरू राख्ने मौका दिनुभयो मेरो विगतलाई केही कुटाइदिनु भयो ती कुराहरूलाई चाहिँ यहाँ केही कुरा राख्ने मौका दिएकोमा चाहिँ यहाँलाई पनि धेरै धेरै धन्यवाद यहाँलाई पनि यस्तो दुःखको घडीमा बोल्नै नसक्ने अवस्थामा पनि तपाईँ यसरी रेडियोमा बोलिदिनु भयो यसका लागि हामी आभार प्रकट गर्दै पुनः पुनः यहाँलाई धेरै गर्ने शक्ति प्रदान होस् भन्दै म बिदा चाहन्छु हस् है त त्यति बेलै मरेको भए अत्यन्तै आनन्द हुन्थ्यो कति आँसु साउन्जै झरानी साउन्जै झरानी गाउँला ठाउँ मन शान्त पारानी डुल्छु दाना बन ए धुँदा पछ्यौरी रुँदा फाट्यो म साउन्जै झरानी साउन्जै डुल्छु लाना बन ए धुँदा पछ्यौरी विदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ साथै आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउन चाहे अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिसमा सूचित गर्नुहोला हवस् त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी तुलसिंह रनप पछाइलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते